थियो निर्वाचन वा दल विशेषका लागि नभएर सम्पूर्ण नागरिकहरूले लोकतान्त्रिक अभ्यास व्यावहारिक रूप दिनका लागि हो नागरिक अधिकारको एउटा सशक्त मौलिक माध्यम र राजनीतिक आधार तय गर्ने निर्विकल्प वैधानिक पद्धतिका रूपमा निर्वाचन रहेको हुन्छ लोकतन्त्र बहुदलीय प्रतिस्पर्धा संसदीय प्रणाली र नागरिक तथा राजनीतिक अधिकारप्रति विश्वास राख्ने र सोही अनुरूप राजनीतिक अभ्यास र प्रचलनमा आफूलाई क्रियाशील गराउन चाहने जुनसुकै राजनीतिक दल तथा नागरिक निर्वाचन प्रक्रियामा संलग्न हुनुपर्दछ अन्यथा लोकतन्त्रको जग खलबलिन पुग्दछ राजनीतिक संस्कार पथविचलित छ र नागरिकमा नैराश्य र अविश्वास उत्पन्न भई सिङ्गो शासन प्रणाली अस्थिर बन्ने भएर रहन्छ रेग्मीले नागरिकको निष्पक्ष मत लिनका लागि राजनीतिक दलहरूलाई आह्वान गर्नुभयो सम्बोधनका क्रममा उहाँले आफूले न्यायालयमा चालिस वर्ष निष्पक्षताका साथ काम गरेकाले संविधानसभा निर्वाचनमा समेत निष्पक्षतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो निर्वाचनको निष्पक्षतामाथि शङ्का नगर्न उहाँले सबै दलहरूलाई आग्रह पनि गर्नुभयो निर्वाचनका लागि चाहिने निर्वाचन क्षेत्र निर्धारण आयोग निर्वाचन ऐन गठन भइसकेकाले सरकारले निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ अध्यक्ष रेग्मीले आफूले व्यक्तिगत चाहना र इच्छाका कारण नभई राष्ट्रको आवश्यकताले गर्दा बाध्यतावास मन्त्री परिषद अध्यक्ष स्वीकार्नु परेको बताउनुभयो राष्ट्रले दिएको जिम्मेवारीबाट पन्छिनु हुँदैन भन्ने मान्यताले गर्दा मात्र कार्यकारी जिम्मेवारी लिएको उहाँको स्पष्टोक्ति छ वर्तमान अवस्थामा मैले न्यायपालिकाको भूमिकाबाट आफूलाई पूर्ण रूपमा पृथक राखी कार्यपालिकीय भूमिकामा मात्र केन्द्रित भएर कार्य सम्पादन गरिरहेको छु निर्वाचनलाई स्वतन्त्र निष्पक्ष भयरहित र अधिकारिक जनसहभागितामूलक बनाउने कार्यमा समर्पित भएर लागेको कुरा यहाँहरू समक्ष पुनरावृत्ति गर्दै म के भन्न चाहन्छु भने मेरो आचार व्यवहार र कार्य सम्पादनका शैलीमा म आफू प्रधान न्यायाधीशका रूपमा जसरी गर्ने गर्दथेँ त्यही रूपमा निष्पक्षतापूर्वक गर्दै आइरहेको छु तर काम कर्तव्य र अधिकारका सवालमा यस जिम्मेवारीमा रहँदा म न्याय प्रशासन न्याय सम्पादन लगायत सबै न्यायिक भूमिकाबाट पृथक रहेको छु उहाँले निर्वाचनको विरोध गरिरहेका राजनीतिक दलहरूलाई वार्तामा आई जनताको निष्पक्ष मत लिनका लागि पनि आग्रह गर्नुभयो सरकार निर्माणको प्रक्रियामा असहमति तथा विमति राख्ने र निर्वाचनको प्रक्रियाका बारेमा विभिन्न माग राखी विरोध गरिरहेका राजनीतिक दलहरूलाई तत्काल वार्तामा आई छलफलद्वारा समस्याको समाधान निकाल्न र राजनीतिक दलहरूले आपसमा संवाद गरी राजनीतिक भक्तभिन्नताहरूबारे छलफलद्वारा निकास निकाली निर्वाचन मैत्री वातावरण निर्माण गरी सहयोग गर्न विशेष आग्रह गर्दछु राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान सभा सदस्य निर्वाचन अध्यादेश दुई हजार सत्तरी प्रमाणीकरण गर्नुभएको छ मन्त्री परिषदको हिजोको बैठकले पारित गरेको अध्यादेश आज राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो निर्वाचन कानूनको अभावमा लामो समयसम्म अलमलमा परेको निर्वाचन प्रक्रियाले अध्यादेश प्रमाणीकरणसँगै गति लिने भएको छ राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरी अध्यादेश प्रमाणीकरण गरिएको जानकारी गराएको छ यसअघि दलहरूबीच समानुपातिक तर्फको सिट संख्या थ्रेसोल्ड लगाए लगायतका विषयमा कुरा नमिलेपछि कानून ल्याउन ढिलाइ भएको थियो सरकारले ल्याएको अध्यादेशमा थ्रेसोड राखिएको छैन भने समानुपातिक सिट संख्या घटाएर दुई सय चालिसमा झारिएको छ आगामी मङ्सिर चार गतेका लागि सरकारले संविधान सभा निर्वाचनको मिति तोकेकोमा उच्चस्तरीय राजनीतिक समितिले स्वागत गरेको छ आज बिहान नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकले मन्त्री परिषदको निर्णयको स्वागत गरेको हो बैठकले आगामी संविधान सभा निर्वाचनका लागि सहयोग गर्न सबै दलहरूसँग आग्रह समेत गरेको छ समितिले निर्वाचन प्रक्रियामा सहभागी हुन नेकपा माओवादी लगायत आन्दोलनमा रहेका दलहरूलाई आग्रह पनि गरेको छ उनीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी सहभागी गराउन छिटै वार्ता थाल्ने पनि बैठकले निर्णय गरेको एकीकृत माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो सभाको निर्वाचनको मिति मङ्सिर चार गतेलाई जो तोक्ने काम गरेको छ त्यसलाई आजको बैठकले स्वागत गरेको छ र उपयुक्त वातावरण निर्माण गर्दै सम्पूर्ण राजनीतिक पार्टीहरूलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन अपिल पनि गरेको छ त्यसको साथसाथै अन्य सबै राजनीतिक पार्टीहरूसँग निर्वाचनको वातावरणलाई थप उपयुक्त अनुकूल बनाउनका निम्ति आजैदेखि वार्ताको प्रक्रिया छलफलको प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ बैठकले भोलिबाट समितिको संयोजक मधेसी मोर्चाका तर्फबाट विजय कुमार गच्छेदारलाई तोकेको छ आलो पालो संयोजक बनाउने सहमति भएअनुसार यसअघि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काङ्ग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले संयोजकको भूमिका निर्वाह गरिसक्नु भएको छ समितिको आगामी बैठक पर्सि असार दुई गतेका लागि तय गरिएको छ पैसठी सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गर्दै एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आजका लागि सकिएको छ पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले निर्वाचनका लागि तयारी गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो आजको बैठकमा नेताहरूको कार्यविभाजन पोलिट ब्यूरो र स्थायी समिति विस्तार गर्ने बारे छलफल भए पनि कुनै निर्णय भने भएन बैठकमा चारवटा कार्यदलले तयार गरेको सुझाव बारे पनि छलफल भएको थियो केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्पादन तथा निर्माण कृष्णबहादुर महराको संगठन सुदृढीकरण हितराज पाण्डेको प्रतिवेदन हितराज पाण्डेको केन्द्रीय सदस्यहरूको विवरण र टोपबहादुर रायमाझीको जनयुद्धकालीन मुद्दाका विषयमा प्रतिवेदन पेश भएको थियो प्रस्तुत प्रतिवेदनमाथि आगामी असार तेह्र गते बस्ने बैठकमा मात्रै छलफल हुने बताइएको छ आजको छलफलमा पनि सदस्यहरूले हेटौडा महाधिवेशनले पारित गरेका एजेण्डाहरू कार्यान्वयन गराउन पार्टीलाई दबाव दिएका छन् निर्वाचन आयोगले मङ्सिरमा हुने संविधान सभाको चुनाव सफल पार्नका लागि पर्सि आइतबारदेखि नमुना मतदान गराउने भएको छ फोटोसहितको मतदाता नामावली सङ्कलन गरिरहेको आयोगले व्यावहारिक प्रयोगका लागि नमुना मतदान गराउन लागेको हो पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न जिल्लामा गएर नमुना मतदान गराउने तयारी आयोगले गरेको आयोगको मतदाता शिक्षा तथा सूचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलाले जानकारी दिनुभयो फोटोसहितका मतदाता नामावलीमा आबद्ध भएकाहरूका लागि आगामी संविधान सभाको चुनाव कतिको सहज या असहज हुन्छ भन्ने बारेमा जानकारी हासिल हुने भएकाले यस्तो कार्यक्रम तय गरिएको धमलाले बताउनुभयो नमुना मतदानमा मतपत्रमा यसअघि सूचना केन्द्रमा भएका चिन्हहरूलाई आधार मानेर नमुना निर्वाचन गराइनेछ राष्ट्रिय खबरमा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 फोन शून्य छप्पन्न पाँच बैसठी चार सय सात मोबाइल अन्ठानब्बे चार पचास चौवालिस शून्य पचास रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हार्ट विपक्षी दलहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म चुनावमा सहभागी नहुने बताएका छन् रिपोर्टर्स क्लबमा गरिएको कार्यक्रममा विपक्षी दल सम्बद्ध मोर्चाका नेताहरूले सरकार र चार राजनीतिक दलहरूले निर्वाचनको नाममा देशलाई द्वन्द्वतिर धकेलिरहेको आरोप लगाए कार्यक्रममा संघीय लोकतान्त्रिक मोर्चाका नेता परशुराम तामाङले सर्वदलीय सहमतिको आधारमा अगाडि बढ्न चार दलहरू तयार नभएसम्म चुनावमा सहभागी नहुने बताउनुभयो आन्दोलनरत दलहरूलाई व्यवस्था गरेर निर्वाचन आयोग पनि निर्वाचन नगराउने षड्यन्त्रमा लागेको उहाँको कार्यक्रममा आन्दोलनरत तेत्तिस दलका तर्फबाट नेता मणि थापाले निर्वाचनको मिति घोषणा गरेर सरकारले मुठभेड निम्त्याएको आरोप लगाउनुभयो चुनावका विरुद्ध आन्दोलन गर्ने उहाँको चेतावनी थियो कार्यक्रममा संघीय समाजवादी पार्टी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले आन्दोलन र दलहरूलाई व्यवस्था गरेर घोषणा गरिएको निर्वाचन कुनै पनि हालतमा सफल नहुने दावी गर्नुभयो कार्यक्रममा निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भने निर्वाचनमा सबै राजनीतिक दलको सहभागिता हुनु आवश्यक भएकाले दलहरूलाई सहमतिको आधारमा अगाडि बढ्न आग्रह गर्नुभयो उहाँले दलहरूबीच सहमति कायम गरी निर्वाचन आयोगलाई आग्रह गरेमा आफूहरू दल दर्ताका लागि समय थप्न तयार भएको जानकारी दिनुभयो Música सूचना तथा संचार एवं शिक्षा मन्त्री माधव पौडेलले नेपाललाई दक्षिण एसियाकै शैक्षिक केन्द्र बनाउनका लागि सरकारले तयारी गरिरहेको बताउनु भएको छ नेपाल प्राध्यापक संघले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली सार्क क्षेत्रमै राम्रो भएको दावी समेत गर्नुभयो उहाँले नेपाललाई दक्षिण एसियाकै शिक्षा केन्द्रको रूपमा विकास गर्ने सरकारको तयारी रहेको बताउनुभयो कार्यक्रममा प्राध्यापक डाक्टर ध्रुवराज शिवाकोटीले नेपालमा विश्वविद्यालयको उपकुलपति रजिस्ट्रार र शिक्षाध्यक्षको नियुक्ति योग्यता र क्षमता भन्दा पनि भाग भागबण्डाका आधारमा हुने गरेकाले शिक्षा क्षेत्रको गुणस्तर खस्केको बताउनुभयो उहाँले उच्च शिक्षामा गुणस्तर वृद्धि गर्न भौतिक पूर्वाधार र प्राध्यापकको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले दलहरूबीच एकता नहुँदा मुलुक खतरातर्फ मोडिएको बताउनु भएको छ रेडियो नेपाल कर्मचारी युनियनको मुखपत्र तरङ्गको आज राजधानीमा विमोचन गर्दै उहाँले यस्तो बताउनु भएको हो लामो समयदेखि दलहरू अनिर्णयको बन्दीभन्दा महत्वपूर्ण समय मात्रै बर्बाद भएको र राष्ट्रको ढुकुटी समेत रितिएको उहाँको भनाइ छ भण्डारीले राष्ट्र र राष्ट्रियता बलियो बनाउन सबै एक हुनुको विकल्प नरहेको भयो नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले गलत मान्छेहरू नेतृत्वमा आएकाले मुलुकले मुलुकले निकास पाउन नसकेको दावी गर्नु भएको छ मुलुकले निकास नपाउनुमा प्रमुख चार दलका मुख्य नेताहरू दोषी रहेको भन्दै कोइरालाले गलत मान्छेहरू नेतृत्वमा आएकाले देशले निकास पाउन नसकेको आरोप लगाउनु भएको हो आज बिहान आफ्नै निवास मण्डी खाटारमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले मंगिर चारमा हुने निर्वाचनबाट देश बिगार्ने व्यक्तिहरूलाई जनताले हराउनु पर्ने बताउनुभयो सरकारले स्वच्छ र भइरहित वातावरणमा चुनाव सम्पन्न गराउनु पर्ने कोइरालाको भनाइ छ सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको जीप ओखलडुङ्गाको केतुकेमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने बाह्रजना घाइते भएका छन् आज दिउँसो बा दस प चौतिस शून्य एक नम्बरको जीप दुर्घटना भएको हो दुर्घटनामा दोलखा घर भई हाल सल्लेरी बस्दै आएका श्याम खड्काका पाँच वर्षीय छोरा रोशन खड्काको मृत्यु भएको छ मृत्यु हुने अरू दुईजनाको शनाखत हुन सकेको छैन घाइतेहरूको स्थानीय मिसन अस्पतालमा उपचार भइरहेको सोलुखुम्बुबाट सहकर्मी शिखरजङ श्रेष्ठले जनाएका छन् पूर्व पश्चिम राजमार्ग स्थित कञ्चनपुरको कञ्चनपुरको बाढीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सत्रजना घाइते भएका छन् घाइते मध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको छ आज बिहान महेन्द्र महेन्द्रनगरबाट धनगढी जाँदै गर्दा बाटो काट्न लागेका एक पैदल यात्रीलाई जोगाउने क्रममा ना तीन ख एघार नम्बरको बस दुर्घटना भएको हो मृत्यु हुनेमा कृष्णपुर दुई दुई बङ्क कञ्चनपुरका चालिस वर्षीय बहादुर पन्त रहेका छन् घटनास्थलमा मृत्यु भएका अर्क यात्रुको भने शनाखत हुन सकेको छैन घाइते भएका मध्ये गम्भीर तीनजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अतरिया स्थित सेवा र पद्म पद्म अस्पतालमा उपचार भइरहेको गुलरिया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कुलबहादुर साउदले जानकारी दिनुभयो देशभरका सुनचाँदी पसल आज तेस्रो दिन पनि बन्द भए अस्तिदेखि व्यापार व्यवसाय बन्द गरेका व्यवसायीले आज तेस्रो दिन पनि पसल बन्द गरेका हुन् सुनचाँदी व्यवसायीलाई धराशायी बनाउने उद्देश्यले सुनचाँदी पसलमा छापा मार्ने हचुवाको भरमा व्यवसायमाथि मुद्दा चलाइएको भन्दै व्यवसायीहरू सरकार विरुद्ध आन्दोलनमा उत्रिएका हुन् अध्यक्ष मणिक रत्न साके सहित व्यवसायीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने माग अनुसार सुनको आपूर्ति बढाउनु पर्ने लगायतका माग व्यवसायीहरूले अघि सारेका छन् आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने नेपाल सुनचाँदी व्यवसाय व्यवसायी महासंघले जनाएको छ tourism agency association of Nepal टानले पटक पटक आफ्ना समस्याहरू सरकार समक्ष राख्दा पनि समाधान हुन नसकेको गुनासो गरेको छ राजधानीमा आज गरिएको अन्तर्क्रियामा टानले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न माग पनि अगाडि सारेको छ पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा भिडियो क्यामेरा फोन सेटेलाइट आदि लैजाँदा चर्को शुल्क तिर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग टानले अगाडि सारेको छ त्यस्तै मध्य तथा सुदूरपश्चिम क्षेत्रमा स्थापना गरिएका पदयात्रा कम्पनीलाई पाँच वर्षसम्म भ्याट तथा कर छुट दिने व्यवस्था गर्न पनि पर्यटन व्यवसायीहरूले माग गरेका छन् त्यसै गरी पर्यटन उद्योग सञ्चालन गर्दा होटलहरूमा लाग्ने विद्युत महसुलमा विशेष छोड दिन विशेष छुट दिन पनि उनीहरूले माग अघि सारेका छन् पर्यटन क्षेत्रमा संलग्न उद्योगहरूमा कार्यरत मजदुरहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न पनि सरकारसँग आग्रह गरेका छन् रक्तदान गरौं जीवन उपहार दिउँ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि मनाइएको छ दिवसको अवसरमा विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले अन्तर्क्रिया साइकल र्याली प्रभात फेरी चित्रकला वक्तृत्व कला लगायतका कार्यक्रम गरी यो दिवस मनाइएको हो मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्यान्स्टेनरको जन्मदिन पारेर सन् दुई हजार चारदेखि हरेक वर्ष जुन चौध तारिकका दिन यो दिवस मनाउन थालिएको हो नेपालमा पहिलोपटक समाजसेवी दयावीर सिंह कंसाकारले रक्तदान गरेर अभियान थालेपछि अहिलेसम्म एक लाख सत्तरी हजारले रक्तदान गरेको ब्लड डोनर्स एसोसिएसनले जनाएको छ विश्व स्वास्थ्य संगठनका अनुसार सन् दुई हजार एघारमा संसारभर झण्डै आठ करोड तीस लाख स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए संगठनका अनुसार संसारमा कम्तीमा साठी देशमा शत प्रतिशत रगत आपूर्ति स्वयंसेवी रक्तदाताबाट हुने गरेको तथ्याङ्क छ आजदेखि बागमती नदी महोत्सव शुरू भएको छ बागमती नदी सरसफाई तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि महोत्सव गरिएको हो महोत्सव अवधिभर नदी किनार घाट टोलमा सरसफाई गरिनुका साथै वृक्षारोपण सम्पदा संरक्षण यात्रा पनि यात्रा पनि गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ यस्तै महोत्सवमा बागमती नदीमा डुङ्गा दौड साइकल यात्रा चरा अवलोकन लगायतका कार्यक्रम गरिने महोत्सव संयोजक मौसम खनालले जानकारी दिनुभयो महोत्सव सत्तरी दिनसम्म चल्नेछ भने समापन भदौ आठ गते गरिने उहाँले जानकारी दिनुभयो नेकपा माओवादीले बाँके फतेपुर साथमा चारजनाको उन्तिस बिघा जग्गा कब्जाको घोषणा गरेको छ नेकपा माओवादी सम्बद्ध अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीले झण्डा तथा ब्यानर गाडेर जग्गा कब्जाको घोषणा गरेको हो फतेपुर साथमा पुनम शर्मा र ज्ञानी विष्टको संयुक्त नाममा रहेको र सुकैलाल वर्मा तथा उर्मिला देवी वर्माको नामको जग्गा कब्जाको घोषणा गरिएको हो सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको आरोप लगाउँदै माओवादीले जग्गा कब्जा गरेको जनाएको छ ट्रकको ठक्करबाट खुट्टा भाँचिएका प्रकाश चौधरीलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरी बीच आज कैलालीको धनगढीमा झडप भएको छ धनगढी झडपमा एक प्रहरी सहित पन्ध्र विद्यार्थी घाइते भएका छन् झडपपछि आक्रोशित विद्यार्थीहरूले धनगढी बजार बजार बन्द गराए बन्दका कारण सडकमा रिक्सा समेत चल्न सकेका छैनन् भने आन्दोलनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ महोत्तरी जिल्लाको रामनगर गाविसमा गाविस सचिव अनुपस्थित भएको विषयलाई लिएर स्थानीयवासीहरूले गौशाला रोड साम्सी सडक खण्ड आज दिन केही बेर अवरुद्ध पारे हिजो एकीकृत घुम्ती टोली तथा फोटोसहितको मतदाता नामावली सङ्कलन टोली गाविसमा नपुग्दा आक्रोशित भएका स्थानीय बासिन्दाले आज बिहान दस बजेसम्ममा गाविस सचिव ठगिन्द्र प्रसाद तिमल गाविसमा उपस्थित हुन अल्टिमेटम दिएका थिए तर गाविस सचिव सम्पर्कमा नआएको भन्दै उनीहरूले मध्याह बाह्र बजेदेखि केही बेर गौशाला रोड शम्सी सडक खण्डको रामनगरमा सडक अवरुद्ध पारेको सहकर्मी धनवीर महतोले जनाएका छन् सर्लाहीका विभिन्न बजारहरूमा बाल श्रमिकहरूको प्रयोग भइरहेको पाइएको छ लालबन्दी नवलपुर हरिवन बयलबा सदरमुकाम मलङ्वा समेत बाल श्रमिकको प्रयोग भइरहेको हो ग्यारेज तथा वर्कशप साइकल मर्मत केन्द्र होटल साना तथा मजौला यातायातका साधनहरू तथा इटा भट्टाहरूमा बाल श्रमिकको खुलेआम प्रयोग भइरहेको भए पनि सरकारवालाहरू भने मौन देखिएका छन् राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छ नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला यसपालि त मलाई गहना चाहिन्छ चाहिन्छ होइन भने पल्टन फर्किन पाइँदैन नि होइन भन्ने बित्तिकै कहाँबाट ल्याउने गहना तपाईँ हुन्छ मात्र भन्नुहोस् न म तपाईँलाई जय श्री राम ज्वेलर्समा लगिहाल्छु नि ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि छन् तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त चाँदीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क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 नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार जालामा विशेष छुट गरिन्छ स्वागत छ राष्ट्रिय खबरमा अब बाँकी प्रसङ्ग इरानमा भइरहेको राष्ट्रपतिको चुनावमा लाखौं मतदाताहरूले भाग लिइरहेका छन् चुनावमा छजना उम्मेद्वार बीच प्रतिस्पर्धा भइरहेको छ चुनावबाट वर्तमान राष्ट्रपति मोहम्मद अहमदी जादने अहमदिने जातले नै बहुमत ल्याउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अनुमान गरेका छन् अहमदिने जातको यसअघिको आठ वर्षको कार्यकालमा परमाणु कार्यक्रमका विषयमा पश्चिमा देशहरूसँग निकै विवाद चर्किएको थियो मध्य फिलिपिन्सको समुद्रमा भएको फेरि दुर्घटनामा दुईजनाको मृत्यु भएको छ घटनामा अन्य पन्ध्रजना हराइरहेका छन् आज बिहान भएको दुर्घटनामा हराइरहेकाहरूको खोजी जारी रहेको सिएनएनले जनाएको छ नौसेना तथा त्यहाँका स्थानीयको सहयोगमा घटना लगत्तै बयालिसजनालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् राष्ट्रिय खबरमा अब खेलकुदको खबर प्रथम राष्ट्रिय विद्यालय खेलकुद जुनियर च्याम्पियनसिप आजदेखि सुरु भएको छ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले जुनियर च्याम्पियनसिपको औपचारिक उद्घाटन गर्नुभएको हो उद्घाटनमा अध्यक्ष रेग्मीले जुनियर च्याम्पियनसिपले नेपालको खेलकुद क्षेत्रलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो उहाँले खेलकुदको विकासका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो राष्ट्रिय खेलकुद परिषद राखेप र विद्यालय खेलकुद विकास बोर्ड विकास बोर्डको आह्वानमा एन प्याप्सन प्याप्सन र हिसानद्वारा खेलकुदको आयोजना गरिएको हो खेलकुदमा तेह्र खेल समावेश भएका छन् आईसीसी च्याम्पियन्स क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दैछन् टस गरेपछि वर्षा हुँदा खेल अहिले केही बेर ढिला भएको छ दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्न मैदान उत्रने तयारीमा रहेको छ आजको खेलमा विजयी हुने टिम सेमी फाइनलमा पुग्नेछ समूह बीबाट भारत यसअघि नै सेमी फाइनल पुगिसकेको छ भने पाकिस्तान लगातार पराजित हुँदै बाहिरिसकेको छ अफ्रिका र वेस्ट इन्डिजको समान दुई दुई अङ्क भएकाले आज जित्ने टिम सेमी पुग्ने भएको हो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूसँग आग्रह निर्वाचन निष्पक्ष र स्वतन्त्र हुने दावी राष्ट्रपतिद्वारा संविधान सभा निर्वाचन अध्यादेश जारी चुनावी तयारी तीव्र पार्न एकीकृत माओवादीद्वारा पैसठी सदस्यीय समिति गठन सोलोखुम्बु र कञ्चनपुरमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु उन्तिस जना घाइते नेकपा माओवादीद्वारा बाँकेमा उन्तिस बिघा जग्गा कब्जा इरानमा आज राष्ट्रपति चयनका लागि मतदान जारी फिलिपिन्समा भएको फेरि दुर्घटनामा दुईजनाको मृत्यु पन्ध्रजना बेपत्ता र प्रथम राष्ट्रिय जुनियर च्याम्पियनसिप आजबाट सुरु आइसिसी च्याम्पियन्स क्रिकेट अन्तर्गत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 होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस् मरिने आमा एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए जेठा बिहे गर्न लागेको भाइलाई किन कुर्ता है हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दि नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको new mimosa travels and ticket